गतिविधिलाई तपाईँ समक्ष पुर्याउने गर्छौँ आजको कार्यक्रममा तपाईँहरूले नै पठाउनु भएको मिठो मिठो मुक्तक मैले लिएर आएको छु आज प्रेम दिवस प्रेम छ र त हामी छौँ तपाईँ सम्पूर्णलाई प्रेम दिवसको धेरै धेरै शुभकामना आज मायाले भरिएका मुक्तक हामी सुन्नेछौँ माया नै मायाले भरिएका गीत हामी तपाईँहरू समक्ष राख्नेछौँ ढिला नगरौँ एउटा गीत सुनिहालौँ गीत पश्चात आउँछु म तपाईँहरूले नै पठाउनु भएको मिठो मिठो मुक्तकको साथमा प्रारम्भमा तपाईँहरू समक्ष म राख्न चाहन्छु प्रवीण बेडवाल र समीक्षा अधिकारीजीले गाउनुभएको अर्जुन पोखरेलको शब्द सङ्गीतमा रहेको गीत नभोली नभोली गीत पश्चात आउनेछु मुक्तक माला सुन्दै रहनुहोला मुक्तक तपाईँहरूको मसँग छ नबोली नबोली तिमीसँग नबोली दिनै ढल्दैन है मेरो तिमीलाई नहेरी छिट्टै पुरा गर्नुपर्छ हाम्रो यो सपनी हो नबोली नबोली तिमीसँग नबोली दिनै ढल्दै नहै मेरो तिमीलाई नहेरी बसिदेऊ छेउमा झरी पर्दानी तिमी नै हो साथी अर्को जुनी के हो के हो यही जुनी सफल पारौ दुई मुटुलाई एकै बनाई सँगै पाइला चलौ तिमी नबोली न बोली दिनै ढल्दै नहै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ मायामा चोटको खास पीडा मनमा हुन्छ घाउमा हुन्न मायामा चोटको खास पीडा मनमा हुन्छ घाउमा हुन्न मायामा समर्पित मान्छे कसैलाई दुःख दिने ताउमा हुन्न मायाकै निम्ति अचानु सरी चोट थाप्छन्छु छातीमा जति निउरे पनि तिनको स्थान हृदयमा हुन्छ पाउमा हुन्न यो मिठो मुक्तक मुक्तकार सुनिल अधिकारीजीको काठमाडौँ उहाँको घर हो गच्छपको मुक्तक लेख्नुहुन्छ आजको यो बसाइमा मुक्तकार सुनिल अधिकारीजीका यिनी मिठा मुक्त खराबहरूसँगै मैले मुक्तकको सिलसिला सुरु गर्न चाहेँ अब भने श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू म आलो पालो लिन्छु हामीलाई सुन्दै रहनुहोला मुक्तक मेला सँगै रहनुहोला नजिक आई एउटा कुरा भनौँ भनौँ लाग्छ नजिक आई एउटा कुरा भनौँ भनौँ लाग्छ तिम्रो दिलमा पस्ने बाटो खनु खनु लाग्छ जति हेरियो मन हराउने नजर कति सुन्दर उफ्रिएर तिनकै नानी बनु बनु लाग्छ यो मुक्तक मुक्तकार लक्ष्मी स्मृतिजीको विराटनगर पाँच उहाँको घर हो तमासा मुक्तक सङ्ग्रह अहिले उहाँको पाठक समक्ष छ मुक्तकार लक्ष्मी स्मृतिजीका मुक्त खरबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ गोम विक्रमजीको मनको अत्यास मेटिँदैन तस्बिरहरू हेरे पनि मनको अत्यास मेटिँदैन तस्बिरहरू हेरे पनि नसकियो मनमा थुन्न पर्खाल लाएर घेरे पनि सताइरह्यो सधैँभरि फुल्दिनमा कसै गरी तिम्रै हुन्छ नि श्वासहरू हर श्वासमा फेरे पनि गोम विक्रमजी कल्लाबारी पाल्पाका मुक्तकार उहाँको मुक्तक गजबको हुन्छ मिठो हुन्छ हामीलाई मुक्तक मालामा मुक्तक पठाउँदै गर्नुहुन्छ यसरी नै मिठो माया बोकेर अर्को मुक्तक श्रोता म लिइहाल्छु मुक्तकार हुनुहुन्छ लक्ष्मण खड्काजी देखेर अरूलाई पागल बनी तडपिनु परेन देखेर अरूलाई पागल बनी तड्पिनु परेन सम्झेर अलिकति भए पनि तडपिनु परेन आखिर फलानीसँग प्रेम गरेर राम्रै गरेछु प्रेम दिवसमा एक्लै छु भने तडफिनु परेन लक्ष्मण खड्काजी घोडाघोडी नगरपालिका छ वसन्ता कैलालीका मुक्तकार कार्यक्रम मुक्तक मालामा सम्भवत पटक हुनुपर्छ उहाँ आउनुभएको अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मोहन बाग प्रवासी मनोजीको बुनपा दस बजाङ उहाँको घर हो हाल चारत बेङ्गलोरमा हुनुहुन्छ उहाँ सम्पूर्ण प्रेमी मनहरूलाई प्रेम दिवसको शुभकामना भन्दै हामीलाई मुक्तक लेखेर पठाउनुहुन्छ हामी अर्को पनि एउटा गीत सुन्छौँ अबको क्रममा सुमन केसीजी र प्रविशा अधिकारीजीले गाउनुभएको अम्बिका गुरुङले लेख्नुभएको वसन्त सापकोटाजीको सङ्गीतमा रहेको गीत कति माया बोलको हामी सुन्नेछौँ मसँग मुक्तक हजुर मोहन बाग प्रवासी मनोजीको रहेको छ हामी सँगै गीत त राख्ने नै छौँ अहिले भने सुनौँ मोहन बाग प्रवासी मनोजीको यो मुक्तक चाहे जस्तो सोचे जस्तो प्यार दिएर चाहे जस्तो सोचे जस्तो प्यार दिएर दुखिरहने यो मुटुलाई उपचार दिएर तिमीसँग जिन्दगी सफल बनाउनु छ प्रणय दिवसमा गुलाब उपहार दिएर कति माया गर्छौ म बिना कति माया गर्छौ भन्नै सक्दिन म बिना बाँच्छौ सोच्नै सक्दिन तिम्रो मायाले यसरी नै बाँधि राख मिठो मिठो सपना मनमा साँची राखन तिम्रो मायाले यसरी नै बाँधि राखना भरोसा जीवन तिमी हौ अतीतका पाना पल्ट हेरे तिमी नै तिमी छौ तिमीलाई पाउँदा जीवनको बाटो सजिलो भयो छन् आँखामा राता नि बुझ्दैनौ तिमी सफा छ तिम्रो मन कति माया गर्छौ भन्नै सक्दिन म बिना हो तिम्रो मायाले यसरी नै बाँधि खाना यो मेरो मनलाई ताल झै बनायो जुग जुगलाई पुग्ने यो माया पिरति खनायो कति माया गर्छु भन्नै सक्दिन बिना सोच्नै सक्दिन सपना मनमा साँचेर राखना मिठो मिठो सपना मनमा साँचेर राखना मनबाग प्रवासी मनोजीको मुक्तघरहरूसँगै श्रोता तपाईँले यो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक मेलामा मैले तपाईँहरूले नै पठाउनुभएका मुक्त घरहरू लिइरहेको छु आज प्रणय दिवस हामी प्रणय दिवस कार्यक्रममा मायाकी कुरा गरेर मनाइरहेका छौँ मुक्तकबाट म पुनः मुक्तक लिन्छु श्रोता त्यस्तो मजबुर के नै थियो आउनु भएन त्यस्तो मजबुर के नै थियो आउनु भएन साँझ पर्यो मन भकियो आउनु भएन एकछिन टाढा हुँदा पनि वर्षौँ चाहिँ लाग्छ आज पुरै दिन नै गरेँ चियो आउनु भएन ओहो यो मुक्तक मुक्तकार प्रकाश मगर बियोगीजीको घोराई छ दाङमाको घर हो उहाँ भन्नुहुन्छ सर धेरै पछिको उपस्थितिमा हृदयभरिको माया भनेर मुक्तक लेखेर पठाउनु भएको छ धेरै दिन पछाडि आउनुभयो मिठो गरेर आउनुभयो प्रकाश मगर वियोगीजी अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ कुमार पनेरुजीको जिन्दगीका हरेक पल तिमीसँग बिताउन पाऊ जिन्दगीका हरेक पल तिमीसँग बिताउन पाऊ दुःख सुख हाँसु खुसी तिम्रै काखमा रित्याउन पाऊ अरू केही चाहना छैन तिमीसँग प्रिय तिम्रै हातको सिरानीमा मिठो निद्रा निधाउन पाऊ कुमार पनेरोजी नुवाकोट बेलकोट गढी एघार ती गाउँबाट हामीलाई यसरी सम्झनुभयो अर्को मुक्तक छ मसँग सुनाखरी निर्मला आचार्यजीको रहर छ तिम्रो जीवनमा खुसियाली छाएको हेर्ने रहर छ तिम्रो जीवनमा खुसियाली छाएको हेर्ने कसैको सिउँदोमा तिम्रो सिन्दुरले सजाएको हेर्ने मलाई स्वार्थी नबनाई यहाँ बाध्यताहरू धेरै छन् हिम्मत जुटाउँदैछु तिमी अरूसँग नै रमाएको हेर्ने सुनाखरी निर्मला आचार्यजी निर्वाचक खोटाङबाट हामीलाई नियमित रूपमा यसै गरी मिठो माया पठाउँदै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता संजोग चन्द चिरागजीको तिम्रो यादमा जिउने मलाई लत भइदियो तिम्रो यादमा जिउने मलाई लत भइदियो मेरो चोखो प्रेम कहानीमा परिणत भइदियो ममा त्यस्तो के कमी भएर खै कुन्नी मेरो माया सय तिम्रो शून्य प्रतिशत भइदियो संजोग छन् चिरागजी बर्तियाबाट मुक्तक मालामा आउनुभयो अब नि श्रोता हामी पुनः अर्को एउटा गीत सुन्नेछौँ आज निकै मिठा मिठा गीत मैले लिएर आएको छु तपाईँले पठाउनुभएका मुक्तक मिठा छन् उस्तै गरी रमाइलो लागिराखेको छ मलाई तपाईँलाई पनि त्यस्तै भइराखेको होला मिलन मायालुजीले लम्की चुवाचार कौवापुर कैलालीबाट अबको क्रममा भने मुक्तक पढाउनु भएको छ हामी गीत सुन्छौँ अबको क्रममा श्रोता अन्सु पन्त र ऋषि खड्काजीको आवाजमा रहेको यसमा सङ्गीत शब्द ऋषि खड्काजीको रहेको छ मसँग मुक्तक मिलन मायालुजीको रहेको छ हामी मुक्तक सुनौँ सँगै गीत प्रविधि समेसनबाट कविता श्रेष्ठजीले जोड्नुहुनेछ अप्सरा अनि गोपिनीहरू चाहिँदैन अप्सरा अनि गोपिनीहरू चाहिँदैन सुन चाँदी हिरा मोती बरु चाहिँदैन दुई दिने जिन्दगीमा मरिलानु के छ तिमी भए पुग्छ मलाई अरू चाहिँदैन सुन पनि चाहिँदैन जुन पनि चाहिँदैन नचुन्जेली साथमै बस टाढा हुन पाइँदैन सुना भन्दिन दिन्छु भन्दिन हुन्छु भन्दिन छुट्ने कुरा छ बरु छैदैन यो दुनिया मलाई तिमी भए पुग्छ बरु छैदैन यो दुनिया मलाई तिमी भए पुग्छ बरु छैदैन काख प्यारो छ सुनको दरबार भन्दा एकछिन टाढा भयो भने धड्कन हुन्छ भन्दा छुट्ने कुरा नगर है मेरो दिल बरु छैदैन यो दुनियाँलाई तिमी भए पुग्छ मिलन मायालोजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियोभिजनमा मुक्तक मालामा म तपाईँहरूकै मुक्तक लिइरहेको छु श्रोता दुई मुटु एक धड्कन हुने रहर पनि सकियो दुई मुटु एक धड्कन हुने रहर पनि सकियो विरतीको शिखर छुने रहर पनि सकियो गरिबी र अभावहरूले परदेश चापनेपछि तिमीसँगै बसेर रमाउने रहर पनि सकियो यो मिठो मुक्तक मुक्तकार धामी गम्भीरजीको बझाङ उहाँको घर हो मुक्तक मालाको नियमित अङ्कमा उहाँ आउँदै गर्नुहुन्छ मुक्तक मिठो लेख्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ भीम सुवेदीजीको प्रस्ताव राख्न प्रणय दिवसमा तागत लिएर आउँछु प्रस्ताव राख्न प्रणय दिवसमा तागत लिएर आउँछु रातो गुलाब तिम्रो निम्ति शत प्रतिशत लिएर आउँछु डराउने अनि साहस गर्ने हुँदैछ मनभित्रै प्रतिस्पर्धा साहस गर्ने मनका निम्ति स्पष्ट बहुमत लिएर आउँछु यसरी आउने सिलसिलामा हुनुहुन्छ मुक्तकार भीम सुवेदीजी अर्जुनधारा नगरपालिका तिन खुद्नाबारी झापा उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता प्रकाश कुइकेलजीको तिमी मुना पनि देऊ म मदन भएर आउँला तिमी मुना पनि देऊ म मदन भएर आउँला तिमी बर्सात पनि देऊ म गगन भएर आउँला कुनै प्रकारले पनि हामी टाढिनु नपरोस् सानी तिमी श्वास पनि देऊ म जीवन भएर आउँला प्रकाश कुइकेलजी बङ्गाली पाडा भारत असमबाट सम्भवतः पहिलोपटक हुनुपर्छ हामीलाई यसरी सम्झनुभयो अर्को मुक्तक मसँग छ श्रोता म लिइहाल्छु मुक्तकार हुनुहुन्छ कमल खनालजी म तिम्रो तिमीलाई मेरी भन्न मिल्दैन र म तिम्रो तिमीलाई मेरी भन्न मिल्दैन र मुस्कुराउँदै यता हेरी भन्न मिल्दैन र प्रेम गर्ने बहानामा धोका दिँदा पनि किन आज माया फेरि भन्न मिल्दैन र कमल खनालजी अछाम घर राहाल दोहा कतारबाट मुक्तक मालाको यो वसाईमा आउनुभयो अब भने हामी पुनः अर्को एउटा गीत सुनौँ श्रोता मसँग गीत रहेको छ एलिना चौहान र भीम विष्टजीले गाउनुभएको सङ्गीत भीम विष्टजीको नै शब्द दिनेश थपलियाजीले लेख्नुभएको र सँगै मसँग मुक्तक छ एसपी असफलजीको फेरि खोला तिन गतेरा सेङ्जा उहाँको घर हो हामी गीत त सुन्ने नै छौँ तर पहिले चाहिँ सुनौ मुक्तकार एसपी असफलजीले लेख्नु भएको यो मुक्तक अबको क्रममा तपाईँहरू समक्ष श्रोता तयार हुनेछु हर बखत ढुक्कसँग भने तयार हुनेछु हर बखत ढुक्कसँग भने बैरी भने बन्छ यो जगत ढुक्कसँग भने मलाई धोका दिए पनि दुःख पर्दा सम्झिनु साथ दिने सुसत प्रतिशत डुक्का संगा फने छेके रमायों छेकिन छेकिन छेकिन छेकिन आउँदा माया लुक्दैन लुक्दैन सागर सुक्ला माया त सुक्दैन लुकाउँदा माया लुक्दैन लुक्दैन सागर सुक्ला माया त सुक्दैन माया पुग्दैन माया पुग्दैन नि माया पुग्दैन जति धेरै भए पनि माया सक्दैन जति धेरै भए पनि माया पुग्दैन हेरेर माया आँखैले देखिन्न छेकेर माया छेकिन्न छेकिन्न हेरेर माया आँखैले देखिन्न माया मेटिन्न माया मेटिन्न निलैलाई माया मेटिन्न मन्दिरको चोखो माया मेटेर मेटिन्ना साँचो माया अमर हुन्छ मेटेर मेटिन्न एसपी असफलजीका मुक्त गराबहरूसँगै श्रोता हामीले यो गीत सुन्यौँ आशालाई भने कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता तपाईँहरूले पठाउनुभएका बाँकी मुक्त खराबहरूलाई म आगामी कार्यक्रममा जोड्दै जानेछु आजको कार्यक्रम तपाईँलाई के कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा प्रतिक्रिया दिन मनभयो अनि मुक्तक पठाउन मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तकमाला at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झन चाहन्छु मलाई प्रविधि समेसनमा साथ दिनुभयो कविता श्रेष्ठजी तपाईँलाई धेरै धेरै धन्यवाद आजलाई भने श्रोता म मदन भण्डारी जाँदा जाँदै तपाईँहरू समक्ष रचना रिमाल र सुजन बाबु घलेजीले गाउनुभएको यसमा शब्द सङ्गीत शिशिर भण्डारीजीको रहेको छ यही गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् नमस्कार शिवरात्रि यो मायाको भरकती छैन मै गर्छु उसले चाहिँ गर्दैन दुई दिनको जिन्दगीमा चोखो माया सम्झी दिन हुन्छ रात हुन्छ चौबिस घन्टा फेसबुकमा बात हुन्छ दुई दिनको जिन्दगीमा चोखो माया चोखो माया यो मोटुमा लेख्या छु तिम्रै नौ सँग सँगै बाँचौँ सानो सँगै मर्न पाऊ हो संग संगे बाँचौँ सानो सँगै मर्न पाऊँ दिँदा फुर्किन्छौ मातिन्छौ एक दिन भेट नहुँदा आतिन्छौ दुई दिनको जिन्दगीमा चोखो माया लौ चोखो माया लौ यो मोटोमा लेख्या छु तिम्रै नौ सँगसँगै बाँचौँ सानो सँगै मर्न पाऊ हो सँगै बाँचौँ सानो सँगै मर्न पाऊ